नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज कलैया वृग सडक खण्ड अन्तर्गत मोतीसर एकमा आइतबार यात्रुवाहक बस र मोटरसाइकल आपसमा ठोकिँदा एक बालिकाको मृत्यु भएको छ अन्य चारजना घाइते भएका छन् दुर्घटनामा तीन वर्षीय नेहा कुमारी चौधरीको मृत्यु भएको हो घाइते हुनेमा मृतक बालिकाका बुबा सिंहासनी आठका पैँतिस वर्षीय दीप नारायण र बत्तीस वर्षीय आमा सीमा चौधरी गम्भीर घाइते भएको प्रहरी नायब प्रेक्षक नवराज अधिकारीले बताउनुभयो दुर्घटनामा बसमा सवार करैया चारका प्रमोद शाह र कहजी जब्दी नौ ललन यादव घाइते भएका छन् ब्रेगन्जबाट यात्रु बोकेर कलैयातर्फ आउँदै गरेको ना तेन ख दुई छ चार पाँच नम्बरको बसले कलैयाबाट ब्रेगन्जतर्फ जाँदै गरेको ना एघार प दुई आठ तिन नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो ट्राफिक खबर सुनसरी जिल्लाको हरिपुर तिन स्थित पूर्व पश्चिम राजमार्गमा आइतबार भएको सडक दुर्घटनामा एकजनाको घटनास्थलमा मृत्यु भएको छ सो घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् प्रहरीका अनुसार इटरीबाट पश्चिमतर्फ आउँदै गरेको नाचार्ख पाँच चार शून्य दुई नम्बरको ट्रकको अगाडिको चक्का पङ्क्चर भएर सडकमा पल्टदा सो ट्रकका चालक इटहरी आठ निवासी तिस वर्ष विनोद चौधरीको मृत्यु भएको हो सो घटनामा सोही ट्रकमा काम गर्ने बिस वर्ष मनोज चौधरी गम्भीर घाइते भएको र उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबो कैरेनी दुई बरादीमा माइक्रोबसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ मृतोनेमा स्थानीय आठ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 बजेको ट्राफिक खबर सकियो ध्रुवराज विदा भई नमस्कार ট্রাফিক খবর ট্রাফিক খবর ট্রাফিক খবর ট্রাফিক খবর किचनदेखि बेडरुमसम्म स्वदेशी र विदेशी अफिस अनि घरको लागि फर्निचर पाएसी सामान पनि सस्तो अनि नाम सस्तो फर्निचर दङ्ग भाछु म त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी लौ है दा भाइ सम्झनु सही टाढी चोखो सस्तो भाइ